अधीनमा आउने प्रदेश नम्बर सातको एकमात्र उपमहानगरपालिका धनगढीमा स्थानीय तहको चहल पहल सुरु नगर प्रमुख र उपप्रमुख बन्न दलभित्रै बीच चर्को दौडधुप र लभिङ सुरु आनन्द बजार घटनाका घाइते चपा गाईको स्वास्थ्य अवस्थाबारे संसदीय टोलीले जानकारी लियो म्यादी प्रहरीका लागि डडेलद्राबाट तेह्र सय बढीको दरखास्त र लामो समयपछि महाकालीमा सवारी चालक अनुमति पत्रका लागि ट्रायल लिन सुरु प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलद्रामा सुदूरपश्चिमकै ठूलो शीत भण्डार अर्थात् कोल्ड स्टोर निर्माण भइरहेको छ कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेलद्रा कोमरगढी नगरपालिका एक दहमा नयाँ प्रविधि सहितको उग्रता र शीत भण्डार प्रणाली निर्माण भइरहेको हो एक हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर नेपाल सरकारको साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको पैँसठी प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योगी व्यवसायहरूको पैँतिस प्रतिशत लगानीमा स्थापना भइरहेको कोल्ड स्टोर निर्माण समितिका अध्यक्ष भोजराज भट्टले बता बताएका छन् झण्डै आठ करोडको लगानीमा कोल्ड स्टोर निर्माण भइरहेको हो ठुलो लगानीमा बन्न लागेको शीत भण्डारमा दस हजार क्विन्टलसम्म आलुको बेउ भण्डारण गर्न सकिने जनाइएको छ स्टोर निर्माण भइसकेपछि यसबाट करिब नौ सय घरधुरीहरू लाभान्वित हुने र पचासदेखि साठीजना व्यक्तिहरूले रोजगारी समेत पाउने अध्यक्ष भट्टले बताएका छन् दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको उक्त कोल्ड स्टोर अबको तीन महिनाभित्रै सञ्चालनमा आउने बताइएको छ सुदूरपश्चिमको कञ्चनपुरमा पहिलोपटक पाँच सय मेट्रिक टनको कोल्ड स्टोर निर्माण भइसकेको र दोस्रो कोल्ड स्टोरको रूपमा डडेलधुरामा सुदूरपश्चिमकै ठूलो क्षमता भएको एक हजार मेट्रिक टनको कोल्ड स्टोर निर्माण कार्य तीव्र रूपमा भइरहेको छ स्टोर निर्माणको अस्सी प्रतिशत काम सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ जिल्लामा आलुको बिउ प्रशस्त मात्रामा उत्पादन हुँदाहुँदै पनि भण्डारण गर्न नसकिएको हुँदा अन्य जिल्लाबाट बिउहरू ल्याउनुपर्ने बाध्यता रहेको जिल्ला कृषि विकास कार्यालय डडेलधुराका बागवानी अधिकृत सुदीप देवकोटाले बताएका छन् तर कोल्ड स्टोर निर्माण भई सञ्चालनमा आएमा जिल्लामै उत्पादित आलुको बिउ र विभिन्न कृषि उपजहरूलाई भण्डारण गरी पुनः बिउको लागि प्रयोग गर्न सकिने उनले बताएका छन् कोल्ड स्टोरले सुदूरपश्चिमको पहाडी जिल्ला जिल्लामा उत्पादित खाद्यान्न आलुको बिउ र फलफूलहरू सञ्चित गर्न निकै नै सहयोग पुग्ने विश्वास लिइएको छ यस्तै उत्पादित कृषि उपजलाई भण्डारण गरेर मूल्यवृद्धि भएपछि बिक्री वितरण गर्दा किसानहरूले राम्रो आमदानी गर्न सक्ने पनि विश्वास लिइएको छ प्रदेश नम्बर सातको एकमात्र उपमहानगरपालिका धनगढीमा स्थानीय तहको चुनावले राजनीतिक दलका नेता कार्यकर्तामा निकै चहल पहल बढाएको छ विभिन्न राजनीतिक दल सम्बद्ध उम्मेद्वारका आकांक्षीहरू एकातिर नेतृत्व रिझाउनका लागि परेका छन् भने अर्कोतिर सम्भावित अन्तर्घातको त्रासमा पनि रहेका छन् टिकटका आकांक्षीहरूले पार्टीभित्र आफ्नो पक्षमा माहौल बनाउन खोजिरहेका छन् टिकट खोज्न पार्टीभित्रैबाट षड्यन्त्र हुन सक्ने भन्दै खुलेर उम्मेद्वार भएको घोषणा समेत गर्न सकिरहेका छैनन् यो समस्या नेपाली काङ्ग्रेस र नेकपा एमाले भित्र बढ़िरहेको छ सात नम्बर प्रदेशको राजनीतिलाई प्रभावित पार्ने धनगढीको नगर प्रमुख र उपप्रमुख बन्न दलभित्रै नेताहरू बीच चर्क दौडधूप र लबिङ सुरु भएको छ उन्नाइस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा वर्चस्व काम गर्न मरिमेटेर लागेका दलहरू निर्वाचनमा हुन सक्ने आफ्नै पार्टीका नेताहरूको आन्तरिक मतभेद र अन्तर्घातबाट सशंकेत रहेका छन् कंग्रेस र एमाले एक अर्काका प्रतिस्पर्धी भए पनि ती दलका उम्मेद्वारमा भने आफ्नै पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाको शिकार हुने खतरा पनि त्यत्तिकै रहेको छ धनगढीमा मेयरका लागि कंग्रेसबाट नगर सभापतिमा नृप ओड र महाधिवेशन प्रतिनिधि कृष्ण बहादुर महरा प्रमुख प्रत्याशी रहेका छन् मेयरको सम्भावित उम्मेद्वारका रूपमा धनगढीका पूर्व मेयर स्वर्गीय किशोर बम्की पत्नी रिता भण्डारी बम र हरिश खड्काको नाम पनि चर्चामा रहेको छ यसै गरी एमालेबाट मेयरका लागि पूर्व सभासद एवं वैकल्पिक केन्द्रीय सदस्य नारद मुनि राणा दावेदारका रूपमा देखिएका छन् यस्तै एमाले पार्टीका जिल्ला सचिव रणबहादुर चन्द प्रचार प्रसार विभागका सदस्य दुर्गा प्रसाद जोशी केन्द्रीय सल्लाहकार दीपक देवकोटाको नाम पनि मेयरका रूपमा चर्चामा रहेको छ यसका साथै एमालेका युवा तथा युवा नेता जीवन बमसँगै पुराना नेता नन्दलाल जोशीको नाम पनि चर्चामा रहेको छ यसैबीच माओवादी केन्द्रबाट मेयरका आकांक्षीहरू पाँचजना देखिएका छन् केन्द्रीय सदस्य एवं दुई पटक समानुपातिक उम्मेद्वार बनिसकेका राम समज राणा दावेदारका रूपमा देखिएका छन् अन्य उम्मेद्वारहरूमा पार्टीको नगर अध्यक्ष निर्मल शाह केन्द्रीय सदस्य राधाकृष्ण अधिकारी केन्द्रीय सदस्य तिलक बहादुर सिंह केन्द्रीय सल्लाहकार डिलिराज खड्काको नाम चर्चामा रहेको छ माओवादीबाट उपमेयरको सम्भावित उम्मेद्वारका रूपमा सीता पन्त प्रेमकला सुनार राधा मिश्र खगेश्वरी जोशीको नाम बाहिर आएको छ यसैबीच धनगढी उपमहानगरपालिकाको मेयरको सम्भावित उम्मेद्वारका रूपमा सुदूरपश्चिमका अभियन्ता र कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमाल पनि यति बेला चर्चामा रहेका छन् निडर र कुशल व्यवस्थापक मानिने हमालले जितेमा धनगढीको मुहार फेरिनेमा युवा र खास गरी विकास प्रेमी ठूलो सबका विश्वासमा रहेका छन् उनलाई आफ्नो पार्टीका तर्फबाट चुनाव लड्न नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई र राप्रपा नेपालका केन्द्रीय सदस्य राजेश भण्डारीले समेत आग्रह गरेका छन् व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानवाधिकार समितिले कञ्चनपुरको पुनर्वास घटनामा घाइते भएका टीकाराम चापागाईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ समितिले हिजो शिक्षण अस्पताल महाराजगंजमा उपचाररत चापागाईलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो चापागाईलाई चैत बाह्र गते उपचारका लागि काठमाडौँ लगिएको थियो गत फागुन छब्बिस गते नेपाल भारत सीमा क्षेत्र कञ्चनपुरको पुनर्वासमा भारतीय प्रहरीको ज्यादती विरुद्ध सङ्घर्ष गर्ने क्रममा उनी घाइते भएका थिए टाउको र ढाडमा चोट लागेका उनको उपचारमा सरकार सरकारले आर्थिक सहयोग गरेको छ घरमा कमाउने व्यक्ति आफू मात्रै भएको भन्दै उनले छोरीहरूको पठन पाठनमा सहयोग गर्न सरकारलाई आग्रह गरेका छन् कञ्चनपुरको पुनर्वासमा भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो सरकारले गौतमलाई शहीद घोषणा गरिसकेको छ डडेलधुरामा म्यादी प्रहरीका लागि तेह्र सय बढीले दरखास्त फारम भरेका छन् स्थानीय तहको निर्वाचनका लागि भनेर आह्वान गरिएको म्यादी प्रहरीको भर्नामा जिल्लाबाट एक हजार तीन सय छब्बीसजनाले आवेदन दिएका छन् जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एघार सय दुईजना पुरुष र एक सय सैतिस जना महिलाले आवेदन दर्ता गराएका छन् जसमा जना पुरुष र जना महिला गरी जना पूर्व म्यादी प्रहरले पनि फेरि आवेदन दिएका हुन् स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरी भर्नका लागि यही चैत एघार गतेदेखि खुलेको भर्नाका लागि अन्तिम दिन हिजोसम्म उनीहरूले भर्नाका लागि आवेदन दिएका हुन् पूर्व नेपाल प्रहरी नेपाली सेना सशस्त्र प्रहरी वन रक्षक पूर्व म्यादी र सर्वसाधारणले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ आवेदन परेका मध्येबाट यही चैत उन्नाइस गतेदेखि एक्काइस गतेसम्म प्रारम्भिक छनौट गरी चैत बाइस गते अन्तिम नतिजा प्रकाशन गरिने जनाइएको छ पचपन्न दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवान सरह तलब सुविधा पाउनेछन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ जिल्ला प्रशासन कार्यालय बैतडीले इजाजत प्राप्त अर्थात् वैध हतियार र अवैध दुवै हतियार बुझाउन आग्रह गरेपछि हतियार बुझाउनेहरू आउने क्रम जारी रहेको प्रहरले जनाएको छ तर अहिलेसम्म एकजनाले मात्रै हतियार बुझाएका छन् आगामी वैशाख एकतिस गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गरेर वैशाख पन्ध्र गते भित्र हतियार बुझाउन आग्रह गरिएको हो बैतडीमा चार सय भन्दा बढी नागरिकलाई वैध रूपमा हतियार रहेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले बताएका छन् तर द्वन्द्वका बेलामा केही हतियार नष्ट भएकाले एकिन तथ्याङ्क भने नरहेको उनले बताएका छन् वैशाख पन्ध्र गते भित्रै हतियार नबुझाए हतियार रहेकाहरूको घरमै प्रहरी पठाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब परीक्षक हेरम्ब शर्माले बताएका छन् हात हतियार खर्खजना ऐन दुई हजार उन्नाइसको दफा आठ बमोजिम चुनावलाई मध्यनजर गर्दै हतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिएका छन् आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा कैलालीमा सञ्चालित आधा बढी योजना सम्पन्न हुन सकेका छैनन् ढिलो गरी बजेट आउने र काम गर्नेले पनि अन्तमा सम्झौता तथा भुक्तानी लिन आउने गरेका कारण योजनाका काम सम्पन्न हुन नसकेको जिल्ला समन्वय समिति कैलालीले जनाएको छ चालु आर्थिक वर्षका लागि छुट्याइएका सात सय योजनाको सम्झौता भए पनि तिनीहरूको काम भने तीस प्रतिशत मात्रै भएको जिल्ला समन्वय समितिका योजना अधिकृत ले बताएका छन् जिल्ला विकास समिति मार्फत हुने योजना अनुगमनको पाटो फितलो हुनु ठेकेदार तथा उपभोक्ता संस्थाहरूले लापरवाहीका रूपमा काम गर्ने भएकाले योजना सम्पन्न हुन नसकेको स्थानीयले गुनासो गरेका छन् महाकाली अञ्चलमा विगत लामो समयपछि गत भदौ महिनामा खुलेको सवारी चालक अनुमति पत्रका लागि ट्रायल लिन सुरु गरिएको छ महाकाली अञ्चल यातायात कार्यालय कञ्चनपुरले भदौ महिनामा लिएको लिखित परीक्षामा उत्तीर्ण भएका पाँच हजार आठ सय बढी परीक्षार्थीको विभिन्न चरणमा चालक अनुमति पत्रको लागि ट्रायल लिन सुरु गरिएको हो हिजोदेखि सुरु गरिएको ट्रायलमा सामान्य दिनमा करिब तिन सय पन्ध्र जनाको र विदाको दिनमा दुई सय पैँचालिसजना परीक्षार्थीको ट्रायल लिने यातायात कार्यालयले जनाएको छ आगामी वैशाख सात गतेसम्म सबै परीक्षार्थीको ट्रायल लिने काम सकिने महाकाली अञ्चल यातायात कार्यालयका कार्यालय प्रमुख हेमन्त सिंहले जानकारी दिएका छन् साथै दुई पाङ्ग्रे सवारी साधनको ट्रायल परीक्षा सकिए लगत्तै हेभी लाइट तथा ट्र्याक्टरको समेत सवारी चालक अनुमति पत्रका लागि सूचना प्रकाशित गर्ने तयारी गरिएको प्रमुख सिंहले बताएका छन् कैलालीको धनगढी उपमहानगरपालिका साथ पटेलामा यही चैत उन्नाइस र बीस गति हुने थारू साहित्यिक राष्ट्रिय मेलाको तयारी पूरा भएको स्थानीय आयोजकले जनाएको छ हिजो धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाइएको हो थारू भाषा साहित्यको संरक्षण र सम्वर्धन गर्नका लागि मेला आयोजना गरेको थारू लेखक संघका सदस्य दिलबहादुर चौधरीले बताएका छन् थारू साहित्यिक राष्ट्रिय मेलामा नेपालको पश्चिम कञ्चनपुरदेखि पूर्व नवलपरासीसम्मको थारूहरूको सहभागिता रहने र अतिथिहरूको खाने बस्ने व्यवस्था लगायत सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित चारवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ डोटीको पूर्वी चौकी गाउँपालिकाको खिरसैना फुट फुलौटमा पोखरीबाट सिलगढीतर्फ आइरहेको ना एक ज तीस त्रिसठी नम्बरको शैलीश्वरी यातायातको जीव दुर्घटना हुँदा दुई महिला गम्भीर घाइते भएकी छन् घाइते हुनेहरूमा पोखरी सातकी बाइस वर्षीय मौरी कुमारी बेक र कडाल गाउँ निवासी पन्ध्र वर्षीय जानकी रहेको स्थानीय डम्बर खड्काले जानकारी दिएका छन् उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको छ यस्तै उता कञ्चनपुरमा भएका तीनवटा घटनामा तीनजना घाइते भएका छन् अटो रिक्साले ठक्कर दिँदा एक पैदल यात्री घाइते भएका छन् भने बसबाट खस्दा पनि